नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो कार्यक्रम हो हिमाली स्वरहरू हिमाली स्वरहरू इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सजिलै सुन्न सकिन्छ हाम्रा कार्यक्रमहरू तपाईँले आइट्युन्समा पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू इन्टरनेट मार्फत सबैलाई सुनाउँछौँ नेपाली सङ्गीत नेपाली समुदायमा भइरहेका विविध गतिविधिहरूको खबर तपाईँले सजिलै हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ हिमाली स्वरहरूको एक सय तेत्तिसौँ श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव यो कार्यक्रम मैले दुई हजार सडसठी साल असोज महिनाको एक गते शुक्रबार अर्थात् सेप्टेम्बर सत्र तारिकको दिन तयार पारेको हुँ काठमाडौँमा सेप्टेम्बर बाइस तारिक अर्थात् असोज छ गते इन्द्रजात्रा र आठ गते अर्थात् चौबिस तारिकदेखि सोह्र श्राद्ध आरम्भ हुँदैछ यसपालि दसैँको क्यालेन्डर यस्तो छ अक्टोबर आठ शुक्रबार अर्थात् असोज बाइस गते घटस्थापना चौध तारिक अर्थात् अठाइस गते फुलपाती उन्तिस गते पन्ध्र तारिक महाअष्टमी र तिस गते शनिबार सोह्र तारिकका दिन महानवमी र आइतबार सत्र तारिक एकतिस गतेका दिन विजयादशमी टिका परेको छ बिस्तारै बिस्तारै नेपाली परिवेशमा चाडपर्वको सुरुवात भएको छ आजको कार्यक्रम हामी नेपाली समुदायको सामुदायिक खबर सेरोफेरो सुन्नेछौँ र सृजनाका स्वरहरूमा केही गीत र गजलहरू पनि सुन्नेछौँ आज हामी नवराज सुब्बा आचार्य प्रभा निष्प्रभ सजी उमेश चापागाई र लेकाली सुनगाबाका रचनाहरू सुन्नेछौँ कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर गीतहरूले कार्यक्रमको शुभारम्भ गरौँ नवराज सुब्बाको यो गीतबाट नेपाली नेपाली हामी नेपाली नेपाली नेपाली हामी नेपाली होस् या जना जाति हामी नेपाली दलित होस् या तागाधारी हामी नेपाली को रङ्ग एउटै छ हिमाल पगली झरेर मैदान सारा भिजाओ हिमाल मिचो टिक्दैन उच्च र निच नसम्झौँ मिलेर फुल बारीमा बराबर माया आपसमा हामी मिलेर मानिस एक बन्नलाई आपसमा हामी मिलेर मानिस एक विदेश राम्रो भन्दैमा दियोको पुतली नब फेरो फेरोमा आज हामी वासिङटन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमा र हालसालै म्यासेचुसेट्स राज्यबाट अनलाइनमा प्रकाशन गर्न सुरु गरिएको नेपाली पत्रिका अक्षरिकाबाट केही समाचार सामग्रीहरू साभार गरेर यहाँ प्रस्तुत गर्दैछौँ सुरुमा मेडिकेड कार्यक्रम भनेको के हो भन्ने एउटा जानकारीमूलक खबर हामी वाचन गर्दैछौँ यो खबर हामी अक्षरिका पत्रिकाबाट साभार गरेर यहाँ वाचन गर्दैछौँ मेडिकेट कार्यक्रम अमेरिकी सरकारले जनतालाई दिएको एक प्रकारको सुविधा हो मेडिकेट कार्यक्रमले न्यून आय भएका परिवारका साथै परिवारका बालबच्चा र अपाङ्ग व्यक्तिलाई औषधि उपचारमा सहयोग गर्छ यो सुविधा अन्तर्गत तपाईँले नगद पाउने होइन नगद तपाईँको स्वास्थ्य उपचार गर्ने संस्था वा व्यक्तिमा सिधै जान्छ यो सुविधा सम्बन्धी नियम राज्य पिच्छे भिन्नै हुन सक्छन् सिङ्गो राष्ट्र र राज्यले यो सुविधाको व्यवस्था गर्छ भने सुविधा कसरी दिने भन्ने निर्णय राज्यले गर्छ यो सुविधा चाहने परिवारले केही नियम पुरा गर्नुपर्छ यो सुविधा पाउन तपाईँसँग सोसियल सेक्युरिटी नम्बर तपाईँ अमेरिकी नागरिक वा त्यस्तै बराबरको मान्य व्यक्ति हुनुपर्छ बालबच्चा बालबच्चालाई यो सुविधा उनीहरूको अवस्था हेरेर दिइन्छ बाबुआमाको अवस्था हेरेर होइन गर्भवती र सुत्केरी तपाईँ गर्भवती हुनुहुन्छ भने यो सुविधा पाउनुहुन्छ बच्चा जन्मेपछि आमा र बच्चा दुवैलाई सुविधा दिइन्छ वृद्ध दृष्टिविहीन वा अपाङ्ग पैँसठी वर्षभन्दा बढीको दृष्टिविहीन र वा अपाङ्ग हुनुहुन्छ वा आम्दानी कम छ भने यो सुविधा पाउन निवेदन दिन सक्नुहुन्छ दीर्घरोगी हुनुहुन्छ र अस्पतालकै सेवा लिनुपर्नेछ भने पनि यो सुविधाका लागि निवेदन पनि दिन सक्नुहुन्छ घरमै उपचार चाहिने वा सामुदायिक स्याहार पाउन योग्य वृद्ध दृष्टिविहीन र अपाङ्ग हुनुहुन्छ भने निवेदन दिन सक्नुहुन्छ मेडिकेयरका निम्ति तपाईँ योग्य हुनुहुन्छ भने तपाईँको परिवारका सबै योग्य सदस्यले स्थायी मेडिकेयर परिचय पत्र पाउनुहुनेछ उक्त कार्ड सुरक्षित स्थानमा राख्नुपर्छ अक्षरिकामै प्रकाशित अर्को समाचार सामग्री यस्तो छ एनमा र नाजिया सम्मेलन सम्पन्न मध्यपश्चिम र दक्षिण पूर्वका नेपालीको अमेरिकी सम्मेलन केन्टकी राज्य लेक्जिन्टनमा सम्पन्न भएको छ association of Nepalese in mid west America ANMA र Nepalese association in south east America NASEA को तिन दिने सेप्टेम्बर तिनदेखि पाँचसम्म संयुक्त सम्मेलन केन्टकी नेपाली सोसाइटीद्वारा आयोजित थियो औपचारिक रूपमा सेप्टेम्बर चार पाँचमा भएको सम्मेलनमा स्वास्थ्य सेवा साझा लगानी युवा कार्यक्रम सांस्कृतिक केन्द्र महिलाका विविध सवाल नेतृत्व विकास आप्रवास कर हिमाल बचाउ आन्दोलन विषयमा कार्यपत्र प्रस्तुत तथा जात जाति भाषा धर्म संस्कृति विषयमा छलफल भएको थियो सम्मेलनमा पाँच सयको उपस्थिति थियो युएसमा तिस हजार पुनर्स्थापित भदौको तेस्रो सातादेखि नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको सङ्ख्या तिस हजार पुगेको स्थित अमेरिकी राजदूतावासले सेप्टेम्बर एकमा जनायो अमेरिका समेत पश्चिमी मुलुकमा पुनर्स्थापित भुटानी शरणार्थीको सङ्ख्या यो समेत पैँतिस हजार पुगेको छ अमेरिकाले मात्रै साठी हजार भुटानी शरणार्थीलाई लानेछ सबैभन्दा बढी भुटानी शरणार्थीको पुनर्स्थापना गर्ने देश पनि अमेरिका नै हो अमेरिकाले राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसिआर अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन आइओएम र Australia Canada Netherlands Denmark Norway New Zealand र बेलायतको सहकार्यमा सन् दुई हजार आठ सुरुमा भुटानी शरणार्थीको पुनर्स्थापना प्रक्रिया सुरु गरेको थियो शरणार्थीको तेस्रो देश पुनर्स्थापना कार्यक्रम अन्तर्गत दुई हजार आठ मार्च चारमा पहिलोपटक अमेरिका लगिएको थियो अमेरिकाले प्रत्येक वर्ष विश्वभरबाट करिब पचहत्तर हजार शरणार्थीलाई आवास प्रदान गर्छ भुटानी पुनर्स्थापना अमेरिकाको तेस्रो ठुलो पुनर्स्थापना कार्यक्रम हो अमेरिकाको पचासवटै राज्यमा भुटानी शरणार्थी राखिएको छ अमेरिकी सङ्घीय तथा राज्य सरकारका साथसाथै गैर सरकारी संस्थाले सहयोग दिइरहेका छन् अझै पचहत्तर हजार भुटानी झापा र मोरङका शिविरमा हुनुहुन्छ म्यान्चेस्टरका डम्बर कडरियाले दुई हजार दस direct support professional of the year from region seven र American network of community options and resource anchor फाउन्डेसनबाट दुई हजार दस direct support professional of the year सम्मान पाउनुभएको छ पहिलो सम्मान न्यू ह्याम्सर राज्यका तर्फबाट गभर्नर जोन लिन्सले दिनुभएको हो त्यसपछि उहाँले राष्ट्रिय स्तरको direct support professional of the year पाउनुभएको हो राष्ट्रिय स्तरमा सम्मानित विभिन्न राज्यका चालिसमध्ये कडरिया एक हुनुहुन्छ अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न अस्ट्रेलियाको सिडनी डार्लिङ हार्बरमा सेप्टेम्बर चार र ब्रिस्बेनमा सेप्टेम्बर एघारमा नेपाल महोत्सव सम्पन्न भयो अस्ट्रेलिया स्थित नेपाली दूतावास र गैर आवासीय नेपाली सङ्गठन एनआरएनद्वारा दुई देशको कूटनैतिक सम्बन्ध भएको पचास वर्ष पुगेकोमा आयोजित उक्त महोत्सवमा नेपाली र विदेशी सहभागी थिए नेपाल पर्यटन वर्ष दुई हजार एघार प्रवर्धन गर्न महोत्सव गरिएको हो नोभेम्बर बिसमा मेलबर्नमा तेस्रो नेपाल महोत्सव हुनेछ यी समाचार सामग्रीहरू हामीले सरसर्ती अक्षरिका पत्रिकाबाट साभार गरेका हौँ यो पत्रिका हालसालै म्यासेच्युसेट्स राज्यबाट प्रकाशन शुभारम्भ गरिएको हो र यो अनलाइनमा मात्रै उपलब्ध छ यो पत्रिका तपाईँले इमेलमा पाउन सक्नुहुन्छ अक्षरिकाको इमेल ठेगाना हो Aksharika dot communication AKSHARICA dot COMMUNICATION at Gmail dot com यो इमेल ठेगानामा तपाईँले आफ्नो इमेल पठाउनु भयो भने उहाँहरूले तपाईँलाई अक्षरिका आफ्नो इमेलमा पठाउनुहुनेछ अब विश्व परिक्रमामा प्रकाशित केही समाचार सामग्री यहाँ हामी प्रस्तुत गर्दैछौँ वासिङटन डिसी वरपर नेपाली टेलिभिजन कार्यक्रम सगरमाथा टेलिभिजन कार्यक्रमका संस्थापक तथा सञ्चालक राम खरेलले नेपालमा दुर्घटनामा घाइते पत्रकार रविन थपलियालाई नाजाको सक्रियतामा सङ्कलन गरिएको एक हजार डलर अर्थात् नेपाली पचहत्तर हजार रकम नेपाल पत्रकार महासङ्घको संयोजनमा आयोजित समारोहमा वितरण गर्नुभएको छ नेपाल भ्रमणमा रहनुभएको बेलामा सगरमाथा टेलिभिजनका संस्थापक तथा सञ्चालक राम खरेलले पत्रकार प्राथमिक उपचार कोष स्थापनाका लागि पच्चिस हजार रकम नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गर्दै आगामी पाँच वर्षसम्म हरेक वर्ष दस हजारको दरले स्वर कोषको लागि प्रदान गर्दै जाने उद्घोष समेत गर्नुभयो उहाँले आफ्नो तर्फबाट पत्रकार थपलियालाई पाँच हजार समेत प्रदान गर्नुभएको थियो अगस्त उन्तिसमा बल्टिमोरमा मुनलाइट्स रेकर्ड र नेपाल अमेरिका प्रेस क्लबको आयोजनामा अमेरिका आएका कलाकारहरूको टोलीले बल्टिमोरमा सफलतापूर्वक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् अगस्त उन्तिस तारिक आइतबार आयोजित कार्यक्रममा तितो सत्य कार्यक्रमका दीपक राजगिरी गिरी दिपाश्री निरौला र गोपाल अधिकारी सहित गायक गायिकाहरू एम बराल सुनिता दुलाल र नलिना चित्रकारले आफ्ना गीतहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए नेपालको संस्कृति लगायत अन्य विविध पक्षको अनुभव गराउने हेतुले छैठौँ वार्षिक काठमाडौँ फल महोत्सव क्यालिफोर्निया स्थित सोनोमा काउन्टीको डेपोट पार्कमा सेप्टेम्बर एघारदेखि बाह्र तारिकसम्म सम्पन्न भएको छ अमेरिकाको जेठो नेपाली संस्थाहरूमध्येको एक अमेरिका नेपाल सोसाइटीको आगामी दुई हजार दसदेखि दुई हजार बाह्र कार्यकालको निर्वाचनका लागि वरिष्ठ समाजसेवी तथा अमेरिकी नेपाल वरिष्ठ समाजका तथा अमेरिकी तथा अमेरिकी नेपाल वरिष्ठ समाजका अध्यक्ष तथा पूर्व एएनएस अध्यक्ष राम मालाकारको अध्यक्षतामा होमनाथ सुवेदी कृष्ण सोप तथा गिरीश पोखरेल सदस्य रहेको चार सदस्यीय चुनाव आयोग गठन गरिएको छ स्मरणीय छ गत दुई वर्षीय कार्यकालमा एक वर्ष विष्णु थापाको अध्यक्षतामा संस्था चलेको थियो र दोस्रो वर्ष हाल अध्यक्ष खेम भट्टचनले अध्यक्षको पद सम्हाल्नु भएको छ त्यसै गरी एनमाको अध्यक्षमा राजेन्द्र खतिवडा भनेर विश्व परिक्रमामा लेखिएको छ नासा एनमाको संयुक्त सम्मेलनको पूर्व सन्ध्यामा एनमाको अध्यक्षमा राजेन्द्र खतिवडा सर्वसम्मत अध्यक्ष हुनुभएको छ कोलोराडोमा साङ्गीतिक सन्ध्या सम्पन्न भएको छ अमेरिकामा नेपाली भूमिको झझलको दिलाउने कोलोराडो राज्यका नेपाली समुदायलाई फेरि एकपटक नेपालबाट आएका सांस्कृतिक टोलीले साङ्गीतिक रमझममा डुबाए हिन्दू सनातन मन्दिर ब्राइटनको सहयोगार्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोको आयोजनामा अगस्त अठाइस तारिक शनिबारको साँझ कोलोराडोको डेनभर सहरमा तितो सत्य तथा साङ्गीतिक साँझ कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो युनिभर्सिटी अफ अक्लोहोमाका विद्यार्थीहरूले नेपाल नाइट आभासको आयोजना गर्दैछन् सेप्टेम्बर उन्नाइस तारिकको दिन साँझ सात बजेदेखि दस बजेसम्म यो कार्यक्रम आयोजना हुँदैछ नोर्म्यान अक्लोहमामा नेपाली सङ्गीत संस्कृति र खानपानको विशेष प्रदर्शन हुनेछ नेपाल नाइटमा न्युयोर्कमा सेभ द हिमालयन पनि यही आउने सेप्टेम्बर एक्काइस तारिक मङ्गलबारको दिन दिउँसो बाह्र बजेदेखि चार बजेसम्म न्युयोर्क सहरको म्यानहाटनको फोर्टी सेभेन्थ स्ट्रिट र फर्स्ट एभेन्यूमा यो क्याम्पेन हुँदैछ क्याम्पेनमा सहभागी हुन सबैलाई हार्दिक अनुरोध छ हिमाली स्वरहरूको समाचारमूलक प्रस्तुति सेरोफेरो आजलाई यति नै हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक हिमाली स्वरहरूको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ करुण थापाको रचना रहेको र जगदीश सम्मालको स्वर रहेको यो गीत वर्षा जस्तै आँखा पनि वर्षा जस्तै दिन पनि वर्षा जस्तै आँखा पनि वर्षा जस्तै अझै पनि लाग्छ मलाई तिमी बिना मर्छु जस्तै अझै पनि लाग्छ मलाई तिमी बिना मर्छु जस्तै तिमीसँग टाढा तिमीसँग टाढा भई दिन बिताउन गाह्रै पर्यो नि बिचैमा डाँडै पर्यो बिहान भई साँझ पर्यो नपक्रिँदै फुल झर्यो दिन नभई साँझ पर्यो नपक्रिँदै फुल झर्यो कसको दोष भनु अब भाग्यले नै आँखा तर्यो कसको दोष भनु अब भाग्यले नै आँखा तर्यो निष्ठुरियो बिछोड निष्ठुरियो बिछोड पनि किन यति चाँडै पर्यो बिचैमा डाँडै पर्यो नि बिचैमा डाँडै पर्यो नि तिमीलाई बोलाउ भन्थे बिचैमा डाँडै पर्यो तिमीलाई बोलाउ भन्थे बिचैमा डाँडै परुनी फुल जाति तिम्रो भाग मेरो भाग टाढै पर्यो नि डाँडै पर्यो नि डाँडै उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो छरपष्ट फिजाइएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिजाउँछन् एक बिहानै सकेको खाने छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खाने छ भन्न पाए मेरो गाउँ तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँदा थियो बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर चरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार छ पँधेरा जान्छ र पानी ल्याउँछ सुन्दर कञ्चन र अटल हिमाल तिमी रातो माटो घोलेर कोष टाढा र संहार लिप्न मेरो गाउँ बारीको हरेक बिहान धामलाई निम्त्याउने गर्छ सृजनाका स्वरहरूमा आज म हामीलाई फेसबुकमा प्राप्त भएका केही रचनाहरू तपाईँलाई सुनाउँदैछौँ सुरुमा लेकाली सुनघावाको गजल यो खोलीले बाटो अर्कै रोजला जस्तो छ यो खोलीले बाटो अर्कै रोजला जस्तो छ अहिलेको साटो अन्तै मैला जस्तो छ पुग्नुपर्ने गन्तव्य नै अन्तै रहेछ क्यारे जिन्दगीले पाटो अर्कै खोज्ला जस्तो छ नयाँ ठाउँ नौलो यात्रा गर्नु पर्ला कि विगतको खाटो कतै छोइला जस्तो छ आफू खुसी आए गए सीमा मिच्नेहरू बाह्र बार्ने भाटो पक्कै जोइला जस्तो छ मल्ले भन्थ्यो यता जाऊ दिमाग यी दुईको फाटो अब तोइला जस्तो छ यी दुईको फाटो अब तोइला जस्तो छ लेखाली सुनगावाको गजल थियो यो काठमाडौँबाट हामीलाई फेसबुक मार्फत यो गजल प्राप्त भएको थियो त्यसै गरी नवराज सुब्बाको कविता हामी वाचन गर्दैछौँ यात्री यो कविता हामीले उहाँको प्रकाशोन्मुख कृति आकाशवाणीबाट साभार गरेका हौँ र यो कविता पनि हामीलाई फेसबुक मार्फत नै प्राप्त भएको हो र यो कृति उहाँले फेसबुक मार्फत नै सार्वजनिक गर्दै हुनुहुन्छ यात्री मलाई उडिरहेको चरा मनपर्छ चलिरहने हावा मनपर्छ खुला आकाशमा खाइने कावा साह्रै मनपर्छ मलाई त अझ आकाश छुने चरा मनपर्छ शून्यता जित्ने पङ्ख मनपर्छ धेरै भो प्रतीक्षामा म बरको रुख बाँचेँ कयौँचोटि आफ्नै मन भाँचेँ एक अङ्गालो स्वागत साँचेर बिछ्याएको छु आँखा यी बाटामा कसैको छाया खसेको छु यहीँ भुइँमा उभेको छु सिउरेर माया उही देउरालीमा खोइ कहाँ आइपुग्यो होला यात्री सोच्छौ भने मलाई त आफू नबिर्सी गन्तव्य पुग्ने यात्री मनपर्छ साथीभाइ नबिर्सी गाउँ झर्ने साथी मनपर्छ हर साँझ घर फिर्ने छोराछोरी झन् मनपर्छ कतै यात्रीले मलाई भुले पनि यात्री मलाई मनपर्छ मलाई यात्री मनपर्छ यो कविता थियो नवराज सुब्बाको कविताको शीर्षक यात्री र यो कविता हामीले उहाँको प्रकाशोन्मुख कृति आकाशवाणीबाट साभार गरेका हौँ र यो कविता पनि हामीलाई फेसबुक मार्फत नै प्राप्त भएको हो त्यसै गरी अब निष्प्रभ सजीको यो छोटो कविता हामी यहाँ प्रस्तुत गर्दैछौँ यो बदनाम अँध्यारो अन्ध्यारोमा बादलसँगै टुक्रिए थियो मन पनि पानी हो कि आँसु छुट्याउनै सकेनौ तिमीले घटघटी पिउँदै गयौ अह दोष तिम्रो होइन यो बदनाम तिर्खा अन्ध्यारोमा तारासँगै खस्दै थियो जुन पनि देख्दै देखेनौ तिमीले सपनाको गुणन गर्दै लम्पसार पल्टिरह्यौ दोष तिम्रो होइन यो बदनाम सपना अन्ध्यारोमा बैस थाम्दै टलपलाउँदै थियो सित पनि छुँदै छोएनौ तिमीले बिहानीले तगारो खोल्न नपाउँदै खै कतिखेर छचल्किएर बुँदहरू दोष तिम्रो होइन यो बदनाम अन्ध्यारो दोष तिम्रो होइन यो बदनाम अन्ध्यारो यो कविता थियो निष्प्रभ सजीको र यो कविता पनि हामीलाई फेसबुक मार्फत नै प्राप्त भएको हो आफ्नो सृजनाहरू हामीलाई फेसबुक मार्फत पढ्ने मौका दिनुभएकोमा तपाईँ सबै सर्जकहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ त्यसै गरी सृजनाका स्वरहरूमै अब हामी अर्को पनि सृजना यहाँ प्रस्तुत गर्दैछौँ यो सृजना हो उमेश चापागाईको म बनेर बाँच्नु छ एउटा विश्वास बाँचेँ र पर्खिएँ म आधा र तिमी आधा हराएको तिम्रो आधा मैले पुरा गर्न चाहेँ र चाहे तिमी एक पूर्ण मानव बन्न सक म एक पूर्ण नारी बन्न सक्छु अनि एउटा विश्वासको सगरमाथा ठड्याएँ सायद सोच्यौ सिन्दुर लाइसेन्स हो पोते तिम्रो इच्छा जसरी पनि युज गर्न पाउनु तिम्रो जन्मजात अधिकार हो यहीँनिर एउटा जीवन रोजे मैले तिम्रो सुन्दुर पखाले पोते चुँडाले र म एकपल्ट फेरि म भएर बाँचेँ अब के जरुरत मलाई तिम्रो प्रमिसको त्यो तिमीलाई नै फिर्ता भयो अब मलाई खाली म भनेर बाँच्नु छ एउटा सगरमाथा ठड्याउनु छ विश्वासको तिमीलाई पूर्ण बनाउनलाई अब यहाँ कसैले आफ्नो आहुति दिने छैन तिमीलाई पूर्ण बनाउनलाई अब यहाँ कसैले आफ्नो आहुति दिने छैन यो सृजना थियो उमेश चापागाईको र यो रचना पनि हामीले फेसबुक मार्फत नै वाचन गरेका हौँ र हामीलाई फेसबुकमा आफ्ना रचनाहरू बाँड्नु भएकोमा उमेश चापागाईलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी हामी आचार्य प्रभाको एउटा गजल यहाँ प्रस्तुत गर्दैछौँ गरेँ कि भुल यस्तरी मैले आँखामा बास मागी गरे कि भुल यस्तरी मैले आँखामा भाष मागी भयो कि गल्ती नमिठो गरी मनले आश मागे तिमी नै थियो मनको मेरो दरिलो साथ पनि दुखाएँ मन सायद मैले सहारा खास मागे भोग्दैछु आफ्नै पीडाको मर्म तरेर आँसु फेल बाँचुला भनी गरेछु भुल तिम्रो नै सास मागे गरिन मैले कसैको भर छाडेर तिम्रो साथ दिएर चोट रुवाएँ मैले मेरो नै लास मागे खोसेर हाँसो बिराएँ मैले भुलमा परे कि त स्वार्थमा डुबी बनेछु स्वार्थी सुखको रास मागे स्वार्थमा डुबी बनेछु स्वार्थी सुखको रास मागे आचार्य प्रभालाई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 संसार सोखै संसार काँडको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडको आँखामा काँडै संसार Thank you. छ किन भारी छन् हल्का हल्का जाउँमा हल्कै पारी मन गाउँ मेरो पारी छ किन भारी छन् हल्का हल्का जाउँमा हल्कै पारी मन हल्कापनमा खुल्छ है हल्कै संसार काँडको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार ताराको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार ताराको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काढाको आँखामा काँडै संसार काँडको आँखामा काँडै संसार काँडको आँखामा काँडै संसार काँडको आँखामा काँडै संसार यो हो हाट बजार सामुदायिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार आवाज पहुँच यो हो हाट बजार नमस्कार म अर्जुन प्रसाद मैनाली म एक नियमित रक्तदाता हुँ म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रक्तदान गर्नुहुन अनुरोध गर्दछु तपाईँले एकपटक दान गर्नुभएको रगतले तिनजनासम्मको जीवन जोगाउन सकिन्छ रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेडक्रसमा सम्पर्क गर्नुहोला धन्यवाद अर्जुन प्रसाद मैनालीले यो सूचना सँगसँगै तल उल्लेखित समय र स्थानमा रक्तदान हुन लागेको एउटा खबर पनि जानकारी गराउनु भएको छ युनाइटेड नेप्लिज डेमोक्रेटिक फोरम न्युयोर्कले सेप्टेम्बर छब्बिस आइतबारको दिन बिहान दस बजेदेखि दिउँसो चार बजेसम्म चियान फेडरेसन चौवालिस शून्य एक ब्रडवे अस्टोरिया न्युयोर्कमा रगतदान कार्यक्रमको आयोजना गर्दैछ रगतदान कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक अनुरोध गर्नुभएको छ अर्जुन प्रसाद मैनालीले विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वासिङटन डिसीबाट प्रकाशित हुने मासिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि phone number seven zero three five eight seven zero seven nine five कुनै विविध प्रस्तुतिहरू सँगसँगै हिमाली स्वरूपको यो एक सय तेत्तिसौँ श्रृङ्खला यहीँसम्म तपाईँलाई हाम्रो कार्यक्रमहरू कस्तो लाग्छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हाम्रो इमेल ठेगाना हो Nepali radio at Gmail dot com हिमाली स्वरहरूमा तपाईँ आफ्नो रचना आफ्नै स्वरमा वाचन गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई फोन नम्बर तिन चार सात दुई चार आठ नौ चार दुई छमा फोन गरेर आफ्नो रचनाहरू रेकर्ड गराउन सक्नुहुन्छ तपाईँ जहाँ हुनुभए पनि हिमाली स्वरहरू सजिलै इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सुन्न सकिन्छ न्युयोर्क सहरबाट तयार पारिएको हिमाली स्वरहरूको यो श्रृङ्खलाबाट म सहदेव आज भने छुट्टिन्छु कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद शान्त र सुखमय रहोस् तपाईँको जीवन हाम्रो शुभकामना